घर न घाटको हुन म कसरी आउँ घर न घाटको हुन म कसरी आऊ सबको सामो रुन म कसरी आऊ जीवन तिन छेउ ठानेको थिएँ सुपारी दियो तिम्रो घोडा धुन म कसरी हो ओहो यो मुक्तक मुक्तकार सन्तोष अम्गाइजीको काठमाडौँ उहाँको घर हो निकै दमदार मुक्तक लेख्नुहुन्छ सन्तोष अम्गाइजी कार्यक्रम मुक्तक मालाको यो वषयसम्म आइपुग्दा कार्यक्रम मुक्तक मालामा उहाँसँग मैले भलाकुसारी पनि गरेको छु उहाँका मुक्तक उहाँकै आवाजमा हामीले सुनिसकेका छौँ र कार्यक्रममा मैले पनि समय समयमा उहाँको मुक्तक लिँदै आइरहेको छु यो अङ्कमा आजको यो बसाइमा उहाँका यिनै मनसुने मुक्त खराबहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहेँ आजको यो बसाइमा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न हामीलाई सुन्दै रहनुहोला हुँदै नहोस् भन्थे आज छन् बिरानु भयो हुँदै नहोस् भन्थे आज छन् बिरानु भयो नहुँदा खल्तीमा पर्याप्त छन् बिरानु भयो सपनाहरूको भारी बोकेर परदेशिएपछि अचेलमा हुर्किएको आँगन बिरानु भयो मैले कार्यक्रममा पुनः मुक्तक नै लिएँ श्रोता यो मुक्तक मार्मिक मुक्तक मुक्तकार प्रसिद्ध कुँवरसीको बानपा चौध बाई खोला सिक्रे सेङ्जा उहाँको घर हो प्रसिद्ध कुवर सी निकै मिठा मुक्त गरपहरूसँगै हामीलाई सम्झाउँदै गर्नुहुन्छ मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ अम्बिका प्रसाद बन्सराजीको कुनै पनि सम्बन्ध सधैँ एकनाश हुँदैन कुनै पनि सम्बन्ध सधैँ एकनास हुँदैन आपतमा कोही कतै आसपास हुँदैन प्रेम झन् भैँसालु खेल हो ए सुन्दरी स्वार्थी दुनियाँमा कसैको विश्वास हुँदैन अम्बिका प्रसाद बन्जाराजी यसरी मुक्तकमालामा आउनुभयो निकै लामो समय पश्चात आउनुभयो सुरुवाती दिनहरूमा निकै मिठो माया बाँडेर आउँदै गर्नुहुन्थ्यो हिजो आज कता व्यस्त हुनुभयो कुन्नी गर्नु गर्नुहोला हामीलाई यसरी नै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता बिनु उदासीजीको सुक्यो शरीर अलिकति सास बाँकी छ सुक्यो शरीर अलिकति सास बाँकी छ भेट हुन्छ कि भन्ने चिनो आस बाँकी छ भड्किनेछ मेरो आत्मा यसै मरे भने म तिमलाई भन्न एउटा कुरा खास बाँकी छ ओहो यो मुक्तक दिन उदासीजीको नवल परासीबाट मुक्तक मालामा आउनुभयो सम्भवत हुनुपर्छ दिन उदासीजी पहिलो पटक हाम्रो कार्यक्रममा आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता अपरिचित वीरजीको हुन्छ प्रेम पवित्र फेरि नै छैन हुन्छ प्रेम पवित्र फेरिने छैन ख्याल गर्नु मित्र फेरिने छैन हो मरेर चुनी फेरिएला बरु तर मेरो चरित्र फेरिने छैन यो मुक्तक अपरिचित बिर्सीको रनफासो र चितवन उहाँको घर हो हौ भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ उहाँसँग सुनिल राणा बिराइजीको मुक्तक रहेको छ वनगाड कुपिण्डे तिन सल्यान उहाँको घर हो मुक्तकार सुनिल राणा बिरहीजीको मुक्तक मुक्तक सँगसँगै पहिले साङ्गीतिकको शैली तपाईँलाई श्रोता अर्कैको खोइरो खनी छोडी जानेलाई अर्कैको खोइरो खनी छोडी जानेलाई सधैँभरि निर्दयी पनि छोडी जानेलाई न सुम्झाउन सकिन्छ न रोक्न सकिन्छ खोज्दै रोज्दै धेरै धनी छोडी जानेलाई बैगुनीलाई माया गर्दा छोट मात्र पाए मैले दुई दिनमा छुट्ने गरी कस्तो माया लाए मैले धिकार्दैछु मेरो जुनीलाई धिकार्दैछु मेरो जुनिला मलाई रुन परे पनि कहिल्यै रुन नपरोस् मेरी उनीलाई धिक्कार्दैछु मेरो जुनिला रोस् मेरी मुनिलाई छु तिमलाई मैले रोजे जस्तो मिलो बधाई दिन्छु तिमलाई मैले रोजे जस्तो बर मिलो सधैँभरि खुसी मिल्ने स्वर्ग जस्तै घर मिलोस् सधैँभरि खुसी मिले स्वर्ग जस्तै घर मिलोस् खुकुरीलाई माया गर्न चोट मात्रै पाएँ मैले दुई दिनमा छुट्ने गरी कस्तो प्रीति लाए मैले धिकार्दैछु मेरो जुनीलाई धिकार्दैछु मेरो जुनीलाई मलाई रोन परे पनि कहिल्यै रोन नपारोस् मेरी उनीलाई धिकार्दैछु मेरो जुनीलाई आरोस मेरी मुनिलाई खेला कस्तो किन भयो यति सस्तो पिरतीको खेला कस्तो किन भयो यति सस्तो आज लाउने भोलि छोड्ने बन्यो किन चलन यस्तो आज लाउने भोलि छोड्ने बन्यो किन चलन जस्तो भैगुनीलाई माया गर्दा चोट मात्र पाए मैले दुई दिनमा छुट्ने गरी कस्तो प्रीति लाए मैले सुनिल राणा बिरैजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो बिच एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा श्रोतामा तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू आलो पालो लिइरहेको छु कहिले पानी कहिले घाममा मुक्तक लेखिन्छ कहिले पानी कहिले घाममा मुक्तक लेखिन्छ भए पनि ठुलै काममा मुक्तक लेखिन्छ सबै कुरा नजिक हुँदा भन्न नसकेपछि आज भोलि तिम्रै नाममा मुक्तक लेखिन्छ आहा यो मुक्तक लेख्ने निकै मिठो बाटो मुक्तकार रत्ना रुखको मुवाको घर हो रत्ना यिनै मुक्तक अरबहरूसँगै श्रोता म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ कमल पौडेलजीको गएकाहरूको हुन्न र आउने मन छोराले सोध्छ गएकाहरूको हुन्न र आउने मन छोराले सोध्छ नत्र हाम्रो बुबा किन फर्किएनन् छोराले सोध्छ सायद लास फिर्ता आएको भए नि सोध्थेन होला के विदेशमा मान्छेले मान्छे खान्छन् छोराले सोध्छ निकै मार्मिक मुक्तक मुक्तकार कमल पौडेलजीको श्रोता मैले तपाईँहरू समक्ष राखेँ पर्वत उहाँको घर हो सम्भवत मैले यस अघिको कुनै एउटा अङ्कमा मुक्तकार कमल पौडेलजीका यिनै मुक्त घरपहरू लिए जस्तो लाग्छ मनले त्यसै भन्छ निकै मिठो मुक्तक थियो यसपटक पनि सम्झेर भयो मैले वाचन नगरिरहनै सकिनँ अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ श्रोता भावना मन्जुजीको हतार हुन्छ सदैव अनि झगडा भइदिन्छ हतार हुन्छ सदैव अनि झगडा भइदिन्छ बोलियो कि केही अधिक यहाँ लफडा भइदिन्छ किताबमा पढेको कुरा व्यवहारमा उतार्नुहोस् नैतिकवान बन्न सिक्नुहोस् नत्र अखडा भइदिन्छ यो मुक्तक मुक्तकार भावना मन्जुको विराटनगर तिन बुद्ध चोक उहाँको घर हो सम्भवत उहाँ पनि पहिलोपटक हाम्रो कार्यक्रममा आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता अविराज खाती अन्सानजीको सपनाको महल यसै ढलिरहेको छ सपनाको महल यसै ढलिरहेको छ पीडासम्ममा आगो भलिरहेको छ दुःखपछि सुख आउँछ भन्ने आशामा जसो तसो यो जिन्दगी चलिरहेको छ यो मुक्तक अविराज खाती अन्जानजीको थाहा नगरपालिका चार मकवानपुर उहाँको घर हो फाल उहाँ काठमाडौँमा हुनुहुन्छ उहाँले नै अर्को मुक्त पठाउनु भएको छ म सँगै लिन्छु समस्याले सताउँछ ध्रैय गर्नुपर्छ समस्याले सताउँछ ध्रैय गर्नुपर्छ यो ओठले मुस्कान पाउँछ ध्रैय गर्नुपर्छ जिन्दगी दुःखहरूको खानी हो हजुर दुःखपछि सुख आउँछ धैर्य गर्नुपर्छ हो नि अविराज खाती अन्जानजीका यिनै मुक्त खराबहरूसँगै म कार्यक्रममा अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ कमेन्द्र शाही आजितजीको म प्रविधि संयोजनका मित्रलाई सँगसँगै अनुरोध गर्छु हामी अर्को गीत सुन्नेछौँ कार्यक्रममा कमेन्द्र शाही आजितजीका मुक्त खराबहरूसँगै उहाँको घर दैलेख हो अब क्रममा कविन्द्र शाही आजीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता म मर्ने बेला तिमी आउनु अन्तिम इच्छा यही हो म मर्ने बेला तिमी आउनु अन्तिम इच्छा यही हो र अलिकति आँसु बगाउनु अन्तिम इच्छा यही हो संसार छोडी जाँदा केही माग्दिन प्रिया तिमीसँग मेरो लासमा फुल चढाउनु अन्तिम इच्छा यही हो भन्दै रोए जस्तो गर्नु दुखे जस्तो गर्नु कमेन्द्र शाही चिको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने श्रोता मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू कार्यक्रममा आलो पालो लिइरहेको छु श्रोता आउँछन् हतार हतार थाहा हुँदैन आउँछन् हतार हतार थाहा हुँदैन गरे जस्तै गर्छन् प्यार थाहा हुँदैन दुश्मनले प्रहार अगाडिबाटै गर्छन् आफ्नाले कहाँबाट गर्छन् प्रहार थाहा हुँदैन यो मुक्तक मुक्तकार गणेश जप्रेल प्रयास रचीको बचाङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मुक्तक मालामा गणेश जप्रेल प्रयास रजी यसरी नै निकै मिठो माया बाँड्दै गर्नुहुन्छ यसपटक पनि आउनुभयो निकै मिठो मुक्तकको साथमा अर्को मुक्तक मसँग छ श्रोता म लिइहाल्छु प्रकाश मगर बियोगीजीको जति झुटो बोलियो यहाँ त्यतिकै वाह पाइन्छ जति झुटो बोलियो यहाँ त्यतिकै वाह पाइन्छ झुटै आशा देखाइदिनु सच्चा दर्शक कमाइन्छ केही तथ्य नबोलिदिनु निर्दोष पनि न्यायालयमा हातमा हत्कडी लगाइन्छ अपराधी बनाइन्छ यो मुक्तक प्रकाश मगर वियोगीजीको दाङ घोराई उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग सुरेश अर्यालजीको जति सम्झाउँदा नि प्रेम गर्छु भन्छे जति सम्झाउँदा नि प्रेम गर्छु भन्छे अचम्म छ जानी जानी प्रेम गर्छु भन्छे घरमा मेरी श्रीमती चाहिँ भन्दा भन्दै पनि उसले लाजै नमानी प्रेम गर्छु भन्छे ओहो निकै अप्ठ्यारो परिस्थितिको मुक्तक मुक्तकार सुरेश अर्याल उहाँको घर सिद्धलेख गाउँपालिका दुई धादिङ हो सुरेश अर्यालसीका यिनी मुक्त खराबहरूसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ राजीव गौतमजीको पशु पन्छीको माया घरमा पाल्दासम्म मात्र हो पशु पन्छीको माया घरमा पाल्दासम्म मात्र हो मान्छे मान्छेको माया घाटमा फाल्दासम्म मात्र हो दिक्क लाग्छ यो संसार सधैँ अँध्यारो देख्नेसँग जाबो अन्धकार एउटा दियो नबाल्दासम्म मात्र हो राजीव गौतमजी यसरी मुक्तकमालामा आउनुहुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक मसँग छ रञ्जना पराजुली लम्सालसीको गयो पराई घर तिमी हाल मेरो बेहाल भयो गयो पराई घर तिमी हाल मेरो बेहाल भयो बिरक्तिँदै गीत गाउन नसोर्न न ताल भयो मुटु थियो तिमी मेरो म थिएँ तिम्रो धड्कन शम्सी ल्याउँदा आँखाभरि आँसुको नि भयो यो मुक्त करञ्जना पराजुली लम्सालजीको नयाँ बानेश्वर बुद्ध नगर काठमाडौँ उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ मसँग लक्ष्मी स्मृतिजीको मुक्तक रहेको छ विराटनगर पाँच उहाँको घर हो लक्ष्मी स्मृतिजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता साथी भेला हुने चोक बिर्सन्छु थाहा थिएन साथी भेला हुने चोक बिर्सन्छु थाहा थिएन निन्द्रा बिर्सन्छु भोग बिर्सन्छु थाहा थिएन तिमीसँग पिरती गाँसिसकेपछि म त सत्य यसरी सबै थोक बिर्सन्छु थाहा थिएन पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बनायो प्रिय यो दिल पागल बसंती रंग छरेरा छरेरा छरेरा छरेरा छरेरा बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल हरेरा पागल बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायौ प्रिय यो दिल स्मृतिजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा तपाईँ मुक्तक माला श्रोता सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु कतिन्जेल सहनु विडम्बना चुपचाप बसेर हुन्न कतिन्जेल सहनु विडम्बना चुपचाप बसेर हुन्न हामी नेपाली करोडौँजना चुपचाप बसेर हुन्न लिपु लेख र कालापानी भारतले फिर्ता नगरुन्जेल एकजुट भई गरौँ आलोचना चुपचाप बसेर हुन्न हवानी श्रोता पछिल्लो समयमा देशमा देखिएको सीमा विवादको विषयभित्र रहेर हाम्रा प्रिय मुक्तकारहरूले किलो प्रहार गर्नुभएको छ हामी त्यो सुन्नेछौँ यो मुक्तक राम खड्काजीको घोडाघोडी नगरपालिका छ बसन्ता कैलाली उहाँको घर हो मैले राम खड्काजीको मुक्तक सँगसँगै गीत पश्चातको मुक्तकको सिलसिलालाई निरन्तरता दिएँ अब पनि हामी सुन्नेछौँ देश प्रेमले ओतप्रोत भएका मुक्त खरबहरू हाम्रा प्रिय मुक्तकारहरूको जुनमुक्तक अहिलेको हाम्रो सीमा विवादको विषयलाई सम्बोधन गर्छ अर्को मुक्तक मसँग छ गगन भावुकजीको पल्टाएर हेर्नुहोस् विगत हेपी रहन्छ पल्टाएर हेर्नुहोस् विगत हेपी रहन्छ बलियो भएर बेला बखत रहन्छ जबसम्म यी नेता ठुल्दै भनी ढोक्छन् तबसम्म नेपाललाई भारत खेपिरहन्छ गगन भावुकजी बसाङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग गोम विक्रमजीको देशको सिमाना मिचिसके चुपचाप बस्ने सायर किन देशको सिमाना मिचिसके चुपचाप बस्ने सायर किन नारा जुलुस खन्किसके नबालौँ अब टायर किन फोस्रा आदर्श छोड्नुपर्छ बैरीका किल्ला तोड्नुपर्छ गाउँ गाउँका उठिसके पदमा बस्ने कायर किन यो मुक्त किलो बाँड गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो अर्को मुक्तक श्रोता मसँग छ सागर भण्डारी बिबोरजीको आमाको छातीमा घाउ लगायो पीडा दर्दनाक छ आमाको छातीमा घाउ लगायो पीडा दर्दनाक छ निदाय जस्तो गर्ने लाचार सरकारलाई ठिक ठाक छ लिपुलेख लिम्पिया थुरा सुस्ता र कालापानी हाम्रो हो बार बार विवाद उठाउने ए भारत के यो मजाक छ सागर भण्डारी विवोरजी पाल्पाबाट यसरी मुक्तकमै प्रश्नको बाँड तिर्स्याउँदै हुनुहुन्थ्यो अर्को मुक्तक मसँग छ उहाँ नाम लेख्नुहुन्छ आफ्नो व्योमसी अवतार हिजो हाम्रो पुर्खाहरू लडे नाला पानीमा हिजो हाम्रो पुर्खाहरू लडे नाला पानीमा लड्नै पर्ने दिन आछ हामीले काला पानीमा लिपु लिम्पे सुस्ता हुनै लाग्यो काङ्गडा र टिस्टा चाहिँ होसियार हुँ नेपालीको अस्तित्व जाला पानीमा बिउम्सी अवतार थबाङ गाउँपालिका चार मलेगिर रोल्पाबाट यसरी हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता उमेश भट्टराई खोटाङ्गीजीको सरकारले राख्नुपर्छ वीर गोर्खाली सीमा क्षेत्रमा सरकारले राख्नुपर्छ वीर गोर्खाली सीमा क्षेत्रमा लायो भारतले नजर यसपालि सीमा क्षेत्रमा नेपाल आमा बलात्कृत हुँदा के हेरी बसेको जानु जानुपर्छ अब मनमा ज्वालाबाली सीमा क्षेत्रमा यो मुक्तक उमेश भट्टराई खोटाङीजीको ऐसेलु खर्क ज्यामिरे उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ अस्मित थापासीको त्यो काला पानीको बातमा किन डराएको त्यो काला पानीको बातमा किन डराएको एक्लै भए चाहिँ मसान घाटमा किन डराएको हामीलाई आदेश मात्रै दिए पुग्छ सरकार गोर्खाली छौ तिम्रो साथमा किन डराएको यो मुक्तक अस्मित थापाजीको दोलाखा उहाँको घर हो मैले के भन्नै पर्दैन मुक्तकले बोलिरहेका छन् आज प्रहार व्यङ्ग्य बाँडको गरिरहेका छन् अर्को मुक्तक छ मसँग एकराज भट्टराईजीको दुश्मनले निर्तक्क कब्जा गरे जस्तो लाग्यो दुश्मनले निर्धक्क कब्जा गरे जस्तो लाग्यो गोर्खालीको देशमा सेना भरे जस्तो लाग्यो कुनै चिन्ता देखिन देश बेचिँदा पनि कसैलाई सच्चा नेपालीहरू सबै सबै मरे जस्तो लाग्यो युगराज भट्टराईजी मोरङबाट यसरी आउनुभयो अब नै श्रोता हामी एउटा गीत सुन्नेछौँ मसँग मुक्तक गगन धामी गम्भीरजीको रहेको छ बसाङ घर हो गगन धामी गम्भीरजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँलाई श्रोता सहे र अन्याय र अत्याचार निधाइरहेको छ सहे र अन्याय र अत्याचार निधाइरहेको छ चुपचाप नसुधेजी गरी यार निधाइरहेको छ अचम्म छ उता छिमेकीले सीमा मिचिरहँदा यता मेरो देशको सरकार निधाइरहेको छ बारीको कान्लो मिचियो केही बोलिन त्यो छिमेकी थियो गाह्रो पैदा काम लाग्ने त्यही त थियो गाह्रो पैदा काम लाग्ने त्यही त थियो खेतको आली चियो केही बोलिन त्यो गाउँले थियो मर्दा पर्दा काम लाग्ने त्यही त थियो मर्दा पर्दा काम लाग्ने त्यही त थियो यसपालि त अचम्मै भो देशमै जियो देशमै जियो मेरो देशमै जियो देशमै जियो मेरो देशमै जियो गगन धामी गम्भीरजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू अझै पनि मसँग छन् म अर्को पाला अर्को पाला पक्कै लिनेछु तपाईँको मुक्तक मसँग सुरक्षित रहनेछ म कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समिशनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सिटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार हिमाचल कलर चाहिन्छ